पहल आवश्यक भएको भन्दै सहयोग गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल धाल प्रसन्नसँग आग्रह गर्नु भएको छ आज बिहान भएको भेटवार्तामा रेग्मीले सरकारले मंसिर चारमा हुने चुनावको तयारीमा जुटेकाले अब शीर्ष दलले सहयोग गर्ने बेला आएको बताउनु भएको थियो चुनावका लागि दलहरूकै साथ चाहिने भए पालिकाले विशेष पहल गरिदिन प्रचण्डलाई आग्रह गर्नुभएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ यता ए माओवादी अध्यक्ष प्रचण्डले दलहरू निर्वाचनकै पक्षमा रहेको र संवाद जारी रहेको भन्दै निर्वाचनको विपक्षमा लागेका दलहरूलाई सही बाटोमा ल्याउन आफू पनि लागेको र सरकारले पनि राम्रो पहल गर्न आग्रह गर्नुभएको थियो निर्वाचन क्षेत्र निर्धारण आयोग आजदेखि क्षेत्र निर्धारणका विषयमा विज्ञहरूसँग छलफल गर्दैछ दलहरूसँगको छलफल सकेको आयोगले आज विज्ञहरूसँग छलफल गर्न लागेको हो छलफलका लागि संविधानसभा निर्वाचन सम्पन्न गरेको निर्वाचन आयोगका पूर्व पदाधिकारी भूगोल र जनसङ्ख्याका विज्ञहरू लगायतलाई बोलाइएको छ विज्ञहरूसँग निर्वाचन क्षेत्र निर्धारणको आधार आयोगले गरेको तयारी सहितका विषयमा आयोगले छलफल गर्नेछ विज्ञहरूलाई लिखित या मौखिक सुझाव दिन आग्रह गरेको आयोगका सदस्य सदस्य डम्बर चेम्जोङले जानकारी दिनुभयो यसअघि अहिले विघटित संविधान सभा प्रतिनिधित्व गरेका चौतिस दलसँग छलफल गरिसकेको छ विज्ञहरूसँगको छलफल पनि जनताको राय पनि लिने र त्यसका बारेमा त्यसका आधारमा प्रतिवेदन तयार गर्ने आएका सदस्य चेम्जोङले जानकारी दिनुभयो छलफल दिउँसो एक बजे आएको कार्यालय नयाँ बानेश्वरमा हुनेछ तराई मधेसी लोकतान्त्रिक पार्टीले संविधान सभा चुनावमा मधेसी दलहरूसँगको एकता र सहकार्यका विषयमा छलफल गरिरहेको छ तमलोपाको कार्य सम्पादन समितिको बैठकमा संविधान सभा चुनावलाई केन्द्रित गरी मधेसी दलहरूको मोर्चाबन्दीका विषयमा छलफल चलिरहेको छ बैठकमा सहअध्यक्ष हृदेश त्रिपाठीले प्रस्ताव पेश गर्ने र त्यसमाथि नै छलफल हुने तमलोपाले बताएको छ प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले बैठकमा मधेसी दलहरूबीच सहकारी र एकताका लागि भएका प्रयासका विषयमा छलफल गरी नयाँ प्रस्ताव तयार गरिने बताउनुभयो नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक पाँच घण्टा मात्र लोडसेडिङ गर्ने भएको छ प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका आजदेखि लागू हुनेछ विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवन कुमार छेत्रीले जानकारी दिनुभयो उहाँका अनुसार प्रसारण प्रणालीमा अझै तीन मेगावाट बिजुली अपुग छ अहिले दैनिक एक मेगावाट बिजुली माग रहेको र भारतबाट आयात गरिएको एक सय मेगावाट समेत गरी जम्मा सात सय मेगावाट बिजुली आपूर्ति क्षति भरेको क्षेत्रले जानकारी दिनुभयो सरकार र सशस्त्र सङ्घर्ष गर्दै आएको किराँत जनवादी वर्कर्स पार्टीबीच पाँच बुधे सहमति भएको छ हिजो राति काभ्रेको धुलीखेलमा सम्पन्न भएको वार्तामा सरकार र पार्टीबीच सहमति भएको सहमति पत्रमा सरकारको तर्फबाट शान्ति मन्त्री रामकुमार श्रेष्ठ किराँत पार्टीको सहसंयोजक महेश राईले हस्ताक्षर गरेका छन् सहमतिपछि पार्टी शान्तिपूर्ण राजनीतिमा आउने भएको छ सहमति अनुसार किराँत जनवादी वर्कर्स पार्टीले राखेको राजनैतिक मागहरू सरकारले कानून अनुसार पूरा गर्दै जाने भएको छ यस्तै पार्टीसँग भएका सबै हतियारको विवरण र हतियार सरकारलाई बुझाउने सहमति पनि भएको छ यसै गरी विभिन्न मुद्दा खेपिरहेको पार्टीका नेता कार्यकर्ताको नाम र मुद्दाको विवरण सरकारलाई बुझाउने र विवरण पाएपता फिर्ताको कार्यवाही तत्काल शुरू गर्ने सहमति पनि भएको छ दुवै पक्षबीच यसअघि भएका सहमति पालना गर्ने वार्ताका टोलीका सदस्यलाई सरकारले सुरक्षा दिने लगायतका विषयमा सहमति पनि भएको छ नम्बर नखुलेको गाडीको ठक्करबाट आज बिहान भरतपुरको गोन्द्राङमा एक युवकको मृत्यु भएको छ भरतपुर नगर क्षेत्रमा मागेर खाने मानसिक सन्तुलन गुमाएको अन्दाजे बीस बाइस वर्ष पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्य चितवनले जनाएको छ गाडीको ठक्करपछि गम्भीर घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो ठक्कर दिएर फरार भएको गाडीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ इजिप्टमा राष्ट्रपति मोहम्मद मोर्सीको विरूद्धमा गरेको प्रदर्शन झनै चर्किँदै गएको छ प्रदर्शनमा सत्ताधारी र विपक्ष बीच झडप हुँदा सातजना मारेका छन् मोहम्मद मोर्सीले सत्ता छोड्नुपर्ने पर्ने मागसित गरेको प्रदर्शनको आज तेस्रो दिनमा पनि हजारौं प्रदर्शनकारीको सहभागिता रहेको छ विपक्षले मोर्सीलाई पद छोड्नको लागि समय दिएको थियो तर दिएको समय पूरा भएकाले उनीहरूले प्रदर्शन गरेका हुन् मोर्सीले सेनालाई दिएको अडचालिस घण्टा अल्टिमेटम पनि खारेज गरेको छ साथै राष्ट्रपतिले सेनालाई आफ्नो अल्टिमेटम फिर्ता दिन भनेको छ मोर्सेका अनुसार आफू जनताद्वारा सुनिएको राष्ट्रपति भएकाले वैधानिकतालाई चुनौती दिन नसक्ने बताउनु भएको छ साथै राष्ट्रपति मोर्सेले विपक्षी समूहलाई विचार विमर्शको लागि बोलाए पनि उनीहरूको तर्फबाट कुनै सहयोग नआएको बताउनु भएको छ र त्रिदेशीय क्रिकेट श्रृङ्खलामा गैराती भारतलाई श्रीलङ्काले एक सय एकसठी रनले हराएको छ विराट कोहलीको कप्तानीमा मैदान ओर्लेको भारत बलिङ र ब्याटिङ दुवैमा सम्हालिन नसक्दा फराकिलो हार बिहोर्न बाध्य भयो तीन सय उनपचास रनको लक्ष्य पछ्याएको भारत चौवालिस दशमलव पाँच ओभरमा एक सय सतासी रनमा अल आउट भयो भारतका लागि रविन्द्र जडेजाले नट आउट उनपचास सुरेश रैनाले तेत्तिस मुरली विजयले तीस शिखर धवनले चौबिस दिनेश कार्तिकले बाइस रन जोड्नु बाहेक अरूले दोहोरो अङ्कको रन जोड्न सकेनन् श्रीलङ्का श्रीलङ्काका रङ्गना हेरातले तीन तथा सचित्र सेनानायके र लासित मालिङ्गाले सम्मान